W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला Chau chau नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै सर्वोच्च अदालतले इजलासको समयमा पत्रकारलाई लगाएको रोक तुरन्त हटाउन पत्रकारहरूको माग कंग्रेस सभापति कोइरला र माओवादी अध्यक्ष बीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल विगतका गल्ती कमजोरीबाट पाठ सिकेर भूल सुधार गर्दै सरकार अघि बढ्ने मन्त्री परिषदका अध्यक्ष रेग्मीको भनाई पाकिस्तानी पूर्व प्रधानमन्त्री भुट्टोका कानुनी सल्लाहकारको गोलीहानी हत्या अप्रेल महिना इराकको पछिल्लो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 विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ चितवन शाखाले नानगढमा प्रभात फेरीको आयोजना गरेको छ नानगढको लायन्स चोकबाट सुरु भएको प्रभात फेरी शहीद चोक पुल्चक हुँदै पुनः लायन्स चोकमै फर्केर टुङ्गिएको थियो प्रभात फेरीमा चितवनका विभिन्न संसार माध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो पर्वत फेरि समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष जनकरियाले लोकतन्त्रमा पनि पत्रकारहरू असुरक्षित हुनु चिन्ताको विषय भएकाले पत्रकारहरूको सुरक्षामा जोड दिनुपर्ने बताउनुभयो विगत एक वर्षमा चितवनमा अठाइसवटा प्रेस स्वतन्त्रता विरोधी गतिविधि भएको जानकारी दिँदै उहाँले प्रेस स्वतन्त्रता विरोधी गतिविधि रोक्न सबैलाई आग्रह पनि गर्नुभयो महासंघका अनुसार गत वर्ष नेपालमा दुई सय सत्ताइसवटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका छन् सन् उन्नाइस सय त्रियानब्बेमा अफ्रिकी मुलुक नाबिबियामा भएको पत्रकारहरूको आन्दोलनको निर्णय अनुसार सन् उन्नाइस सय चौरानब्बेदेखि मे तीन तारिकका दिन विश्वभर यो दिवस मनाउन थालिएको हो संयुक्त राष्ट्र संघद्वारा मान्यता प्राप्त यो दिवस नेपालमा भने सन् उन्नाइस सय सन्तानब्बेदेखि मनाउन थालिएको हो नेपाली कंग्रेसका सभापति सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ आज कोइरालाको निवास महाराजगंजमा पुगी प्रचण्डले कोइरालाको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै राजनीतिक घटनाक्रम संविधान सभाको निर्वाचन लगायतका विषयमा छलफल गराउनु भएको छलफल गर्नु भएको थियो भेटमा प्रचण्डले भारत नेपालमा छिटै संविधान सभाको निर्वाचन भएको हेर्न चाहेकाले छिटो संविधान सभाको निर्वाचनमा जानुपर्नेमा जोड दिनुभएको प्रचण्ड प्रचण्डका सहयोगी शिव खकुरेले जानकारी दिनुभयो प्रचण्डले चुनावका लागि आवश्यक सहयोग गर्न भारत सकारात्मक रहेको आफूले पाएको बताउनु भएको थियो जवाफमा कोइरालाले निर्वाचनमा जान आन्दोलनरत नेकपा माओवादी सहितका दलहरूलाई सहमतिमा ल्याउनु पर्ने भएकाले राजनैतिक संयन्त्रको बसी यस विषयमा छलफल गर्नुपर्ने बताउनु भएको थियो झण्डै आधा घण्टा भएको भेटमा उहाँहरूबीच मुलुकको पछिल्लो राजनैतिक अवस्था संविधान सभाको निर्वाचन दलहरूबीच रोकेको वार्ता तथा संवादको प्रक्रिया प्रक्रिया सुरु गर्ने विषयमा समेत छलफल भएको कोइरालाको निजी सचिवालयले जनाएको छ कोइरालाले राजनैतिक संयन्त्रको नेतृत्व सम्हालेको झण्डै दुई साताभन्दा बढी भए पनि प्रचण्डले प्रचण्डको चीन तथा भारत भ्रमणका कारण संयन्त्रको बैठक नियमित बस्न सकेको छैन केही दिनदेखि बिरामी भएर घरमै आराम गरिरहेका कंग्रेस सभापति सुशील कोइरलाले स्वास्थ्यमा सुधार आएपछि आजबाट राजनैतिक भेटघाट सुरु गर्नु भएको हो मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले विगतका गल्ती कमजोरीबाट पाठ सिकेर भोल सुधार गर्दै सरकार अघि बढ्ने बताउनु भएको छ उहाँले वर्तमान आवश्यकतालाई सम्बोधन गर्ने संविधानसभा निर्वाचनमा सबै जनसमुदाय सकारात्मक धारणा र आशावादी सोचका साथ अघि बढ्नुपर्ने बताउनुभयो आज काठमाडौँ विश्वविद्यालयको त्रिसठीौं बैठकलाई सम्बोधन गर्दै रेग्मीले संविधानसभाको निर्वाचनलाई परिणाममुखी बनाउन आह्वान समेत गर्नुभयो संविधानसभाबाट संविधान निर्माण गर्न नसके तत्कालीन निर्वाचन औचित्यहीन भयो त्यसबाट आम जनसमुदायमा नैराश्यता व्याप्त भएको कुरालाई मैले राम्ररी बुझेको छु उहाँले भन्नुभयो इतिहासको कुनै कालखण्डमा केही असफलताको अवस्था उत्पन्न हुँदैमा हाम्रो सबै कार्यहरू अवृद्ध हुँदैनन् गल्ती कमजोरीबाट पाठ सिकेर भोल सुधार गर्दै अगाडि बढ्न सक्छौ भन्ने सत्यलाई हामीले कहिले बिर्सन हुँदैन उहाँले नराम्रो कामहरूको अनुभवले पनि मानिसलाई अनुभवी बनाउँदै सही मार्गमा अगाडि बढ्न अभिप्रेरित गर्ने बताउनु बताउनुभयो नेकपा एमालेका अध्यक्ष जननाथ खनालले अबको निर्वाचनमा माओवादी सिद्धने दावी गर्नु भएको छ खनालले अबको निर्वाचनमा माओवादी बढार्ने चुनौती पनि दिनुभयो प्रेस चौतारी दैलेखले गरेको पत्रकार सम्मेलनमा खनालले एमालेलाई माओवादीले जुन दृष्टिकोणले हेरेको छ त्यसको बदला अबको निर्वाचन पश्चात माओवादीलाई बत्ती बालेर खोज्नुपर्ने अवस्थामा पुर्याउने बताउनुभयो जनतालाई तर्साउँदै बोथ क्याप्चर गरेर विगतको चुनाव जित्न सफल भएको माओवादीकै कारण संविधान निर्माण हुन नसकेकाले अब जनताले एमालेलाई पहिलो पार्टी बनाएपछि मात्र संविधान बन्ने खनाले दावी गर्नुभयो माओवादीप्रति निकै आक्रमक देखिनुभएका खनालले माओवादीकै कारण संविधान नबनेकाले पहिले जस्तो धाँधली चुनाव नहुने र जहाँ धाँधली हुन्छ त्यहाँ रद्द हुने भन्दै अब माओवादी नबोलेको हैकम नसल्ने जिकिर पनि गर्नुभयो चुनावको विरोध गर्दै नेकपा माओवादी लगायतका दलले निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका छन् चुनाव प्रयोजनका लागि दल दर्ताको विरोध तथा मतदाता नावली संकलन रोक्न माग गर्दै आन्दोलनरत नेकपा माओवादी लगायतका दलले निर्वाचन आयोग अगाडि धरना दिएका हुन् कान्तिपथमा रहेको आयोग कार्यालय अगाडि बिहान नौ बजीदेखि एघार बजीसम्म चक्काचाम गर्दै दलहरूले प्रदर्शन गरे यी दलले वर्तमान सरकार र बादड कफका आदेश खारेजीको माग गर्दै आएका छन् उनीहरूले आयोगमा दर्ता नहुने घोषणा पनि गरिसकेका छन् एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य लोकेन्द्र विष्ट मगरले स्थायी शान्ति र संविधान निर्माण संविधान सभा निर्वाचनको लागि सबै दलहरू जिम्मेवारी भई एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ रोल्पाले आयोजना गरेको कार्यक्रममा माओवादी मगरात राज्य समिति संयोजक समेत रहनुभएका विष्टले असारमा हुन सकेको संविधान सभाको निर्वाचन मङ्सिर महिनामा चुनाव कुनै पनि हातमा सम्पन्न गर्नका लागि सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो पत्रकारहरू स्वतन्त्र भएर नै कुनै समाचार कुनै पनि समाचार निष्पक्ष तरिकाले लेख्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो नेपाल विद्युत प्राधिकरणले अर्को हप्तादेखि सातामा दुई घण्टा लोडसेडिङ घटाउने भएको छ केही दिनको वर्षाका कारण नदीहरूमा पानीको मात्रा बढेकाले विद्युत उत्पादन बढेको प्राधिकरणको भनाइ छ प्राधिकरण स्रोतका अनुसार अर्को हप्तादेखि दैनिक आठ घण्टा मात्र लोडसेडिङ हुने गरी नयाँ तालिका सार्वजनिक हुनेछ अहिले दैनिक दस घण्टा लोडसेडिङ हुँदै आएको छ अहिले देशभर एक हजार मेगावाट भए पनि पाँच सय अस्सी मेगावाट मात्र विद्युत आपूर्ति भइरहेको छ नेपालले भारतबाट एक सय सत्तरी मेगावाट विद्युत किनिरहेको छ देशमा तत्कालै नयाँ जलविद्युत आयोजनाहरू बनिहाल्ने अवस्था नभएकाले सुखायामा अझै कम्तीमा पाँच वर्षसम्म नेपालले लोडसेडिङ भोग्नुपर्नेछ बागलुङको बुर्तिवाङमा रुखबाट लडेर एकजनाको ज्यान गएको छ आज बिहान घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका बुर्तिवाङ दुई टारी खेत निवासी एकचालिस वर्षीय बमबहादुर महतको उपचारका क्रममा मृत्यु भएको हो उता सल्यानमा आज गाडीले ठक्कर दिँदा एक शिक्षक मृत्यु भएको छ खलङ्गाबाट नेपालगञ्ज जाँदै गरेको ना तीन ख चौध एघार नम्बरको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका शिक्षक लोकेन्द्र हमालको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो रूपन्देहीमा प्रहरले अपहरणमा संलग्न चारजनालाई पक्रेको छ छुट्टी रामनगरका प्रितम गिरीलाई अपहरण गरेर लैजाँदै गर्दा सशस्त्र प्रहरी नवलप्रासीको सुनबल चारपाला भन्ने ठाउँबाट धादिङ कटुन्जेका प्रेम गुरुङ नवलप्रासी कोइलापानीका लाप्चे तामाङ चितवन भरतपुरका आस गुरुङ र उदयपुर गाईघाटका अमृत लामालाई पक्रेको हो अरू दुईजना भने भागेको प्रहरीले जनाएको छ गिरीको अपहरणको कारण भने खुल्न सकेको छैन गिरीलाई बिहिबार राति एक बजेतिर सशस्त्र प्रहरी सुरक्षा पोस्ट शङ्करपुर रूपन्देहको टोलीले सकुशल उद्धार गरेको छ नेपाली बजारमा आज सुनको मूल्य पाँच सय रुपियाँ बढेको छ नेपाल चाँदी व्यवसाय महासंघले आजका लागि छापावाला सुनको मूल्य बाहन्न हजार पाँच सय र तेजाबी सुनको मूल्य बाहन्न हजार दुई सय पचास रुपियाँ तोकेको छ बुधबार छापावाला सुन तोलाको बाहन्न हजार आठ सय रुपियाँमा कारोबार भइरहेकोमा बिहिबार आठ सय रुपियाँ घटेर बाहन्न हजार रुपियाँमा कारोबार भएको थियो वैशाख तिन गते सुनको भाव घटेर तोलाको उना पचास हजार पाँच सय रुपियाँमा कारोबार भएकोमा पछिल्ला दिनमा बिस्तारै बढेर त्रिपन्न हजार रुपियाँमा पुगेको थियो आज चाँदीको भाव पनि सामान्य घटेको छ महासङ्घका अनुसार आज चाँदीको मूल्य पन्ध्र रुपियाँ घटेर यसलाई पुनः सुन्नुहोला आज चाँदीको भाव पनि सामान्य बढेको छ महासङ्घका अनुसार आज चाँदीको मूल्य पन्ध्र रुपियाँ बढेर नौ सय दस रुपियाँमा कारोबार भइरहेको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ चितवनका सुन व्यवसायहरू कारोबार नै ठप्प पारेर आन्दोलनमा उत्रिएको प्रति तपाईँको विचार के छ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 गुमाउने मध्ये धेरै जसो सर्वसाधारण रहेका छन् इराकका लागि राष्ट्रसङ्घीय सहायता मिसनका अनुसार गएको महिना आतंकवादी आक्रमण लगायत हिंसात्मक घटनामा पाँच सय पन्चानब्बे सर्वसाधारण सहित सात सय बाह्रजनाको ज्यान गएको छ एक हजार छ सय जना घाइते भएका छन् यो सन् दुई हजार आठको जुन यता एक महिनामा भएको मृत्युका घटनामध्ये सबैभन्दा धेरै हो खेल समाचार ACC under nineteen elite cup क्रिकेटमा नेपालले विजय सुरुवात गरेको छ आज भएको पहिलो खेलमा नेपालले कुवेतलाई अपराजित गरेको हो नेपालले दिएको एक सय चौरानब्बे रनको लक्ष्य पक्षाउने क्रममा कुवेतले छब्बिस दशमलव छत्तिस दशमलव दुई ओभरको समाप्तिमा अल आउट हुँदै एक सय नौ रन मात्र बनाउन सक्यो नेपालका लागि यसअघि अमित श्रेष्ठले सबभन्दा बढी छ्यालिस रनको योगदान दिएका थिए त्यसै गरी सुशान्त भारीले अठाइस रनको योगदान दिए हरिशंकर शाह र पवन श्रेष्ठले समान तेइस रनको योगदान दिए त्यसै गरी इसाद अहमदले अठार रनको योगदान गरे त्यस्तै निश्चल पाण्डेले दस रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्क जोड्न सकेनन् नेपालले बयालिस दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय तिरानब्बे रन जोडेको थियो यसै गरी आजै भएको अर्को खेलमा मलेसियाले बहराइनलाई सात विकेटले पराजित गरेको छ बहराइनले दिएको सत्तरी रनको सामान्य लक्ष्य मलेसियाले चौबिस दशमलव दुई ओभरको दुई ओभर खेल्दै तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको छ आईसीसी विश्व क्रिकेट लीग डिविजन थ्रीमा गैराती नेपालले ओमानलाई अठाइस रनले हराएको छ यससँगै डिभिजन दुईमा उक्लने सम्भावना कायमै छ भने शीर्ष दुईमा नपरे डिभिजन थ्रीमा रहने सम्भावना बलियो भएको छ नेपालले इटलीलाई ठूलो अन्तरले पराजित गरेर अमेरिका बर्मुडासँग पराजित भए नेपालको शीर्ष दुईमा पर्ने सम्भावना हुनेछ चार खेलको समाप्तिमा अमेरिकाको छ अङ्क छ भने नेपालको चार अङ्क छ गैराती अमेरिकालाई हराएको युगण्डाको आठ अङ्क छ र डिभिजन दुईमा बढाउने पक्का भएको छ एक रनको लक्ष्य पक्ष आएको मान छयालिस दशमलव चार ओभरमा एक सय बत्तीस रनमा अल आउट भयो पहिले ब्याटिङ गरेको नेपालले पुरै पचास ओभर खेलेर नौ विकेटको क्षतिमा एक सय साठी रन जोडेको थियो उता इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एक मात्र खेल हुँदैछ बेलुका सभा आठ बजेपछि इडन गार्डन कोलकातामा हुने खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स भिन्नेछन् अहिलेसम्म नौ खेल खेलेको राजस्थान छमा जित हात पार्दै बाह्र अङ्कका साथ तेस्रो स्थानमा छ भने राजस्थानभन्दा एक खेल बढी खेलेको कोलकाताले तीनवटा खेलमा मात्र जित हात पार्दै सातौं स्थानमा छ आजको खेल जिते राजस्थान दोस्रो स्थानमा उक्लनेछ भने कोलकाताले जिते कुनै परिवर्तन हुने छैन यसअघि गराती सम्पन्न भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पुणे वारियर्सलाई सत्र रनले पराजित गरेको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एसएससी अन्डर नाइन्टिन कप क्रिकेटमा नेपालको विजय सुरुवात कुवेत चौरासी रनले पराजित विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै सर्वोच्च अदालतले इजलासको समयमा पत्रकारलाई लगाइएको रोग तुरन्त हटाउन पत्रकारहरूको माग कंग्रेस सभापति कोइराला र माओवादी अध्यक्ष प्रचण्ड बीच पछिल्लो राजनैतिक घटनाक्रमका विषयमा छलफल विगतका गल्ती कमजोरीलाई पाठ सिकेर भूल सुधार गर्दै सरकार अघि बढ्ने मन्त्री परिषद मन्त्री परिषदका अध्यक्ष रेग्मीको भनाई र पाकिस्तानी पूर्व प्रधानमन्त्री भुट्टका कानुनी सल्लाहकारको गोलीहानी हत्या अप्रेल महिना इराकको पछिल्लो पाँच वर्ष यताकै घातक हवस् अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज सुविधा भई नमस्कार